सूचना र सन्देश संस्कृतिको सम्वाह सूर्योदय एफएम चौरानब्बे मेगा सूर्योदय एफएम चौरानब्बे मेगा हिमाल पहाड मधेस तराई हरे ठाउँ छाउँ सूर्योदय एफएम सुनेपछि सबै कुरा पाउने सूर्योदय एफएम सुनेपछि सबै कुरा पाउने जति सबै ठाउँमा घाउ हुँदैन दुख्ने जति सबै ठाउँमा घाउ हुँदैन देख्ने जति सबै समान टिकाउ हुँदैन दुख्ने जति सबै ठाउँमा घाउ हुँदैन तिमी भन्छौ पैसामा सबै चिज पाइन्छ तर दुख्ने जति सबै ठाउँमा घाउ हुँदैन देख्ने जति सबै समान टिकाउ हुँदैन तिमी भन्छौ पैसामा सबै चिज पाइन्छ तर तिमी जस्ता हरेक मान्छे पैसामा बिकाउ हुँदैन दुख्ने जति सबै ठाउँमा घाउ हुँदैन देख्ने जति सबै समान, टिकाउ हुँदैन नमस्कार तथा साहित्यिक अभिवादन कार्यक्रम साहित्यिक यात्राको पर्खाइमा बस्नुभएका तमाम साहित्यिक स्रष्टा अनि सर्जकहरूमा सूचना सन्देश र संस्कृतिको सम्वाहक सामुदायिक रेडियो सूर्योदय एफएम चौरानब्बे मेगाहर्जको रात्रिकालीन साहित्यिक बसाइमा एकैसाथ उपस्थित भइसकेका छौँ प्रविधि कक्षबाट सघाइराख्नु भएको छ कोपिला आचार्य हुनुहुन्छ भने आवाजमा म बसन्त श्रेष्ठ तपाईँमा भएका सम्पूर्ण साहित्यिक रचनालाई उत्खनन गर्ने साहित्य क्षेत्रलाई अझ फराकिलै अझ फराकिलो बनाउँदै पुर्याउने यो हो कार्यक्रम साहित्यिक यात्रा हामी कार्यक्रम साहित्यिक यात्रामा रहेर तपाईँमा भएका साहित्यिक रचनाहरूलाई उचित स्थान दिने गर्दछौँ तपाईँका साहित्यिक रच रचनाहरू सुन्दछौँ तपाईँका साहित्यिक रचनाहरू अरूलाई पनि सुनाउँदछौँ अन्य साहित्यिक स्रष्टा अनि सर्जकहरूलाई सुनाउने गर्दछौँ सँगसँगै जुटिसकेका छौँ कार्यक्रम साहित्यिक यात्राको आजको बसाइमा रहेर हामी कार्यक्रम साहित्यिक यात्रामा तपाईँका साहित्यिक रचनालाई उचित स्थान दिनको निमित्त हामी तपाईँका साहित्यिक रचनालाई उत्कृष्ट साहित्यिक रचना घोषणा गर्ने अनि साप्ताहिक रूपमा प्रमाणपत्र अनि पुरस्कारको व्यवस्था गरेका छौँ प्रमाणपत्र अनि पुरस्कार सौजन्य गर्ने संस्थाहरू रहेका छन् बन्जाडे मोबाइल सेन्टर रहेको छ सन्धिखर्क नगरपालिका वडा नम्बर एक शान्ति बगैँचा सूर्योदय फेमको तल्लो तलामा रहेको छ त्यहाँबाट तपाईँ हरेक प्रकारका मोबाइल सेट मर्मत गर्नुका साथै नयाँ मोबाइलहरू पाउन सक्नुहुन्छ त्यसै गरी तपाईँ एनटिसी र एनसिएलको रिचार्ज कार्ड चाहनुहुन्छ भने पनि त्यहाँनिरबाट तपाईँ खरिद गर्न सक्नुहुन्छ जसका प्रुफ राइटर हुनुहुन्छ सञ्जय बन्जाडे त्यहाँको सम्पर्क नम्बर रहेको छ शून्य सतहत्तर चार बिस पाँच सय सत्तरी रहेको छ त्यसै गरी अन्ठानब्बे पाँच सत्तरी त्रिसठी तिन सय उनातिस सम्पर्क नम्बर रहेको छ त्यसै गरी अर्को संस्था रहेको छ Intel computer and training centre जुन चाहिँ सन्धिखर्क शान्ति बगैँचामै रहेको छ सूर्योदय फिल्मको तल्लो तलामा रहेको छ अर्घाखाँची जिल्लामा विगत दस वर्षदेखि आफ्नो सेवा दिँदै आएको इन्टेल कम्प्युटर एन्ड ट्रेनिङ सेन्टरमा तपाईँ कम्प्युटर सम्बन्धी हार्डवेयर सफ्टवेयर कम्प्युटर सम्बन्धी बेसिक डिप्लोमा एकाउन्ट प्याकेज लगायतका सम्पूर्ण कोर्सहरू सम्बन्धी तालिम लिन सक्नुहुनेछ साथै त्यहाँनिर कम्प्युटर मर्मत तथा बिक्रीमा फ्री होम डेलिभरीको व्यवस्था रहेको छ जसका प्रोप्राइटर हुनुहुन्छ मनिष सिंह भने प्रमुख सहायक प्रमुख हुनुहुन्छ बाबुराम रसाइली हुनुहुन्छ त्यहाँबाट तपाईँ सेवा लिन सक्नुहुनेछ विगत चार वर्षदेखि प्रशिक्षण सेवामा आफ्नो कार्य कुशलतालाई प्रदर्शन गर्दै आउनुभएको छ उहाँको सम्पर्क नम्बर रहेको छ अन्ठानब्बे चार तेह्र पाँच सय तिन रहेको छ त्यहाँको सम्पर्क नम्बरमा जोडेको थिएँ हामी कार्यक्रम साहित्यिक यात्रामा तपाईँका साहित्यिक रचनाहरू तपाईँमा भएका गजल मुक्त तपाईँमा भएका कविता लगायतका सम्पूर्ण साहित्यिक रचनाहरूलाई हामी यहाँनिर रहेर स्थान दिने गर्दछौँ कार्यक्रम साहित्यिक यात्रामा अघिल्लो बसाइमा अलिकति असहजता भएको थियो यसर्थ हामी अघिल्लो हप्ताको साहित्यिक रचनालाई पुरस्कारको व्यवस्था गरेका छैनौँ यद्यपि हामी प्रतिस्पर्धामा उतारेका छैनौँ यसलाई अन्यथा लिनुहुने छैन तपाईँ कार्यक्रम इन्टरनेट अनलाइनमा W W W dot Suryodaya FM dot com dot NP मार्फत विश्वभर सुनिराख्नु भएको छ त्यसै गरी तपाईँ हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य सतहत्तर चार बिस शून्य पैँतिसको बाटो भएर आउन सक्नुहुनेछ अबलाई भने कार्यक्रमको बसाइमा एउटा साङ्गीतिक आवाज सुन्नेछौँ तपाईँ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर डायल गर्दै गर्नुहोस् सुनिसकेका छौँ कार्यक्रम साहित्यिक यात्राको यो बसाइमा रहेर समाज विकास परिषद अर्घ खाँचीद्वारा सञ्चालित सूचना सन्देश र संस्कृतिको सम्वाहक सामुदायिक रेडियो सूर्योदय एफएम चौरानब्बे मेगाहर्जको रात्रिकालीन साहित्यिक बसाइमा रहेर एउटा साङ्गीतिक आवाज सुनिसकेका छौँ सँगसँगै म एउटा जानकारी जोड्नेछु र तपाईँलाई मुक्तक कसरी लेखिन्छ भन्ने कुरामा समेत आजको बसाइमा छलफल गर्नेछु तपाईँ हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य सतहत्तर चार बिस शून्य पैँतिसको बाटो भएर आउँदै गर्नुहोस् कोही मित्र आइसक्नु भएको छ प्रविधि कक्षबाट सङ्केत गरिसक्नु भएको छ उहाँलाई ढिला नगरी स्वागत गरौँ हजुर नमस्कार कहाँदेखि को बोल्नुभयो टेकराज विश्वकर्मा के गर्दै हुनुहुन्छ टेकजी यस्तै बसाबसोहरू बस्या कुन ठाउँ भन्नुभयो सल्यानको रिमबाट सल्यानको रिमबाट सल्यानबाट सम्पर्क गर्नु भएको छ रेडियो कतिको सुन्नुहुन्छ सल्यानमा केही सुझाव सल्लाह अनि प्रतिक्रिया भइदिन सक्नुहुन्छ अनि के साहित्यिक रचना ल्याउनु भएको छ सुरु गर्न सक्नुहुन्छ आफ्नो साहित्यिक रचना आफ्नो इच्छा आफै पुरा गर्न सिक्नुपर्छ आफ्नो इच्छा आफै पुरा गर्न सिक्नुपर्छ पौरखले नै यो संसारलाई भर्न सिक्नुपर्छ नाच्चिकै बहादुर मान्छे हो भने नाच्चिकै बहादुर मान्छे हो भने हात र खुट्टाले समुद्र तर्न सिक्नुपर्छ आफ्नो इच्छा आफै पुरा गर्न सिक्नुपर्छ के राम्रो र किन राम्रो आफै सुक्याएर के राम्रो र किन राम्रो आफै सुत्याएर राम्रो बाटो हिँड्न लागि पर्न सिक्नुपर्छ आफ्नो इच्छा आफै पुरा गर्न सिक्नुपर्छ हुन्न हामी कुलत र कुकर्ममा फस्न हुन्न हामी कुलत र कुकर्ममा कुलतबाट हामी सर हामी टाढा गर्न सिक्नुपर्छ आफ्नो इच्छा आफै पुरा गर्न सिक्नुपर्छ हामी जागेर अन्धकार हटाइकन हामी जागेर अन्धकार हटाइकन त्यो धरतीमा उज्यालो छार्न सिक्नुपर्छ आफ्नो इच्छा आफै पुरा गर्न सिक्नुपर्छ सही बाटो रोजी नै अगाडि बढेर सही बाटो रोजी अगाडि बढाउन साथी संसारकै असल मान्छे छार्न सिक्नुपर्छ आफ्नो इच्छा आफै पुरा गर्न सिक्नुपर्छ देशलाई राम्रो बनाउन मन छ भने नेताहरू देशलाई राम्रो बनाउने मन छ भने नेताहरू कुर्सीबाट नेता गाउँ झार्न सिक्नुपर्छ आफ्नो इच्छा आफै पुरा गर्न सिक्नुपर्छ देशको भलो चाहने जनताहरू पनि देशको भलो चाहने जनताहरू पनि देशकै लागि भनेर मर्न सिक्नुपर्छ आफ्नो इच्छा आफै पुरा गर्न सिक्नुपर्छ औरतले नै यो संसारलाई भर्न सिक्नुपर्छ यति साँच्ची हो मेहनत गर्दै अघि बढौँ हो साँच्ची मेहनत गर्दै अघि बढौँ आफ्नै क्षमतामा भर पर्दै अघि बढौँ हो साँच्चै मेहनत गर्दै अघि बढौँ हटाई स्वार्थी भाव निस्वार्थी बनी यहाँ हो साँच्ची मेहनत गर्दै अघि बढ बढौँ आफ्नै क्षमतामा भर पर्दै अघि बढौँ हटाई स्वार्थ निस्वार्थ बनी चेतनाका कुरा गर्दै प्रगतिमा सर्दै अघि बढौँ हो साँच्ची मेहनत गर्दै अघि बढौँ स्वार्थ भाव हटाउँदै अघि बढौँ पक्कै पनि साँच्ची हो मेहनत गर्दै अगाडि बढौँ आफ्नै क्षमतामा भर पर्दै अगाडि बढौँ यस्तै यस्तै बोलको आफ्नो गजल उल्लेख गर्नुभएको थियो टाढाबाट हुनुहुन्थ्यो टेकराज विश्वकर्मा हुनुहुन्थ्यो आफ्नो साहित्यिक रचना स्वरूप गजल उठान गरेर विदा भइसक्नु भएको छ तपाईँ यति बेला सुनिराख्नु भएको छ समाज विकास परिषद अर्घाखाँचीद्वारा सञ्चालित सूचना सन्देश र संस्कृतिको सम्वाहक सामुदायिक रेडियो सूर्योदय एफएम चौरानब्बे मेगा हर्जमा कार्यक्रम साहित्यिक यात्रा सुनिराख्नु भएको छ यति बेला प्रविधि कक्षबाट सघाइराख्नु भएको छ कपिला आचार्य हुनुहुन्छ भने आवाजमा म बसन्त श्रेष्ठ जुटिराखेको छु पुनः अर्को मित्र आइसक्नु भएको छ उहाँलाई ढिला नगरी स्वागत गरौँ हजुर नमस्कार हजुर नमस्कार कहीँ मित्र हाम्रो टेलिफोनमा आउने तयारीमा हुनुहुन्छ पछिल्लो समयका यी दिनहरूमा टेलिफोनले साथ दिइराखेको छैन हामी मर्मत गरिराखेका छौँ तर पनि अलिकति असहजता आइसकेको छ यद्यपि आइरहेको छ पुनः हाम्रो सम्पर्कमा कहीँ मित्र आउने तयारीमा हुनुहुन्छ म अर्को गजल उठान गर्न चाहन्छु पठाउनु भएको छ दीपक अधिकारी चञ्चलले सन्धिखर्क अर्घाखाँचीबाट पठाउनु भएको छ अस्तिसम्म जामालाई हिँड्ने गर्थ्यो मेरै अघि अस्तिसम्म जामा लगाई हिँड्ने गर्थ्यौ मेरै अघि जिब्रो टोकी नाक कोट्याई हिँड्ने गर्थ्यो मेरै अघि अस्तिसम्म जामा लगाई हिँड्ने गर्थ्यो मेरै अघि ठुली भयौ भुल्दै गयौ बैगतलाई तिमीले किन अस्तिसम्म जामालाई हिँड्ने गर्थे मेरै अघि जिब्रो टोकी नाक कोट्याई हिँड्ने गर्थे मेरै अघि ठुली भयो भुल्दै गयो विगतलाई तिमीले किन एउटै थालमा भात खाई हिँड्ने गर्थे मेरै अघि अस्तिसम्म जामा लगाई हिँड्ने गर्थे मेरै अघि आजभोलि पप गीत र हिन्दी गाउन सिकी छौ नि आज आजभोलि पप गीत र हिन्दी गाउन सिकिछौ नि सुरक्षी र लोकगीत गाए हिँड्ने गर्थे मेरै अघि अस्तिसम्म जामालाई हिँड्ने गर्थे मेरै अघि जिब्रो टोकी नाक कोट्याई हिँड्ने गर्थे मेरै अघि हुँदैनन् कि बजारमा नेपाली भेषभूषाहरू हुँदैनन् कि बजारमा नेपाली भेषभूषाहरू गुन्यो अनि चोली टल्काई हिँड्ने गर्थे मेरै अघि अस्तिसम्म जामा लगाई हिँड्ने गर्थे मेरो अघि अग्ला अग्ला हिल चप्पल चल्दैनथे घरमा अग्ला अग्ला हिल चप्पल चल्दैनथे गाउँघरमा मम्मीको नै हात समाए हिँड्ने गर्थ्यो मेरै अघि अस्तिसम्म जामा लगाई हिँड्ने गर्थ्यो मेरै अघि जिब्रो टोकी नाक कोट्याई हिँड्ने गर्थ्यो मेरै अघि गजल पठाउनु भएको थियो दीपक अधिकारी चञ्चलले हाम्रो नियमित श्रोता भन्नुपर्छ नियमित स्रष्टा भन्नुपर्छ नियमित रूपमा आफ्ना साहित्यिक स्रष्टाहरू अथवा भनौँ साहित्यिक रचनाहरू पठाउने गर्नुहुन्छ यति बेला हाम्रो टेलिफोन सम्पर्कमा कोही मित्र आइसक्नु भएको छ उहाँलाई ढिला नगरी स्वागत गरौँ हजुर नमस्कार हजुर नमस्कार हजुर नमस्कार असहजता भइसक यद्यपि भइरहेको छ प्रविधि कक्षबाट मिलाइराख्नु भएको छ तर पनि टेलिफोनमै गडबडी छ भन्दै हुनुहुन्छ सङ्केत गर्दै हुनुहुन्छ यदि तपाईँ हाम्रो टेलिफोनमा आउँदै हुनुहुन्छ भने तपाईँले रेडियो सुनेर आइदिनु होला हामी यो आग्रह गर्न चाहन्छौँ म एउटा सूचना यहाँनिर यहाँहरूको माझमा भन्दैछु भन्दै थिएँ यति बेला कोही मित्र आइसक्नु भएको छ हजुर नमस्कार कहाँदेखिको बोल्नुभयो अञ्जना थापा हजुर के गर्दै हुनुहुन्छ अञ्जनाजी बस्नुको अलावा के गर्नुहुन्छ घरैसी काम गर्नुहुन्छ अनि के साहित्यिक रचना ल्याउनु भएको छ यहाँले के साहित्यिक बानकी ल्याउनु भएको छ सुरु गर्न सक्नुहुन्छ आफ्नो गजललाई सुरु गर्न सक्नुहुन्छ आफ्नो साहित्यिक रचना चोर बियो नगिन्ती सम्हालेर राख्नु लाम चोर बियो नगिन्ती सम्हालेर राख्नु लाम तिमीले दिएका पीडाहरू मनभरि साँच्छु लाम सक्दिनँ तिमीलाई भुल्न कस्तो गरी थाहा छ सक्दिनँ तिमीलाई भुल्न कस्तो गरी थाहा छ तिम्रो याद जिन्दगीमा साथी बनाइ बस्छु लाम चोर बियो नगिन्ती सम्हालेर राख्नु लाम कसले मुटु भगपति झरे आँसु आँखाबाट कसले मुटु भगवती झरे आँसु आँखाबाट तिम्रो यादले पिरुल्दा खुसी हुँदै हाँसु लामो दियो अनगिन्ती सम्हालेर राखु लामो गयो तिमी मुटुभरि पीडा अनि चोटा दि गयौ तिमी मुटुभरि पीडा अनि चोटा दि तिमीलाई खुसी मिलोस् भने शिवजीको जिभाको लामो दियो अनगिन्ती सम्हालेर राखु लामो दियो अनगिन्ती सम्हालेर राखु लामो तिमीले देखा पीडाहरू भन्नाभरि सासु लामो यति नै सम्हालिँदै भावहरू छरेर बस्नुपर्छ सम्हालिँदै भावहरू छरेर बस्नुपर्छ चोटै चोटमा पनि आश भरेर बस्नुपर्छ सम्हालिँदै भावहरू छरेर बस्नुपर्छ जिन्दगीमा अनेक खालका मोड आउँदाखेरि सम्हालिँदै भावहरू छरेर बस्नुपर्छ चोटै चोटमा पनि आश भरेर बस्नुपर्छ जिन्दगीमा अनेकन मोड आउँदाखेरि तिनै मोडमा यादहरू गरेर बस्नुपर्छ सम्हालिँदै भावहरू छरेर बस्नुपर्छ चोटै चोटमा पनि आश भरेर बस्नुपर्छ अञ्जना थापा हुनुहुन्थ्यो यति नै बेला आफ्नो आफ्नो साहित्यिक रचना स्वरूप गजल उठान गरेर विदा भइसक्नु भएको छ पुनः अर्को मित्र आइसक्नु भएको छ उहाँलाई ढिला नगरी स्वागत गरौँ हजुर नमस्कार हजुर नमस्कार तपाईँको त्यो रेडियोको आवाज अलिकति सानो बनाइदिनु होला हजुर नमस्कार हजुर नमस्कार सर हामी उहाँसँगको कुराकानीलाई हामी अगाडि जोड्न सकेनौँ यति नै बेला म अर्को भावना उठान गर्न चाहन्छु निकै नै टाढाबाट पठाउनु भएको छ प्रेम के हो थाहा थिएन लाएर पो थाहा पाएँ धोका के हो थाहा थिएन पाएर पो थाहा पाएँ प्रेम के हो थाहा थिएन लाएर पो थाहा पाएँ जिन्दगी के हो थाहा थिएन जिएर पो थाहा पाएँ चोट के हो थाहा थिएन खाएर पो थाहा पाएँ भनेर आफ्नो भावना उल्लेख गर्नुभएको छ कमल धापी धामी उल्लेख गर्नुभएको छ निकै नै टाढाबाट ठेगाना लेख्नु भएको छ कामना चौरु आठ मेल डाँडा डोटी नेपाल हाल चाहिँ मुम्बई नासिक भनेर उल्लेख गर्नुभएको छ आफ्नो साहित्यिक रचना स्वरूप केवल भावना उठान गर्नुभएको थियो यति नै बेलाको कोही मित्र आइसक्नु भएको छ हजुर नमस्कार हजुर नमस्कार हेलो हजुर नमस्कार हामी कार्यक्रममा जुटिराखेका छौँ तपाईँका प्रत्यक्ष टेलिफोनहरूलाई लिइराखेका छौँ तर प्रविधिमा अलिकति समस्या देखिएको छ म एउटा जानकारी जोड्छु भनेको थिएँ यहाँहरूको बिचमा लुम्बिनी बाङमय प्रतिष्ठान नेपाल अर्घाखाँचीको आयोजनामा आगामी शुक्रबार दिउँसो ठिक दुई बजे खुला कविता प्रतियोगिता हुँदैछ सन्धि खर्कको शान्ति बगैँचामा खुल्ला कविता प्रतियोगिताको आयोजना गरिएको छ यदि तपाईँ पनि कविता प्रतियोगितामा भाग लिन चाहनुहुन्छ भने तपाईँ आउन सक्नुहुनेछ सम्पर्क राख्न सक्नुहुनेछ तपाईँ थप जानकारीको लागि हामीसँग नै सम्पर्क गर्न सक्नुहुनेछ सँगसँगै लुम्बिनी बाङ्मय प्रतिष्ठान नेपालमा पनि तपाईँले सम्पर्क राख्न सक्नुहुनेछ हामी यो जानकारी जोडेका थियौँ तपाईँ कार्यक्रम सकिसकेपछि यसको बारेमा विस्तृत जानकारी लिन सक्नुहुनेछ आगामी अठाइस गते शुक्रबार रहेको छ यति नै बेलाको हिमित्र आइसक्नु भएको छ हजुर नमस्कार हजुर नमस्कार सम्पूर्ण साहित्यिक स्रष्टा अनि सर्जकहरूको एउटै बसाई साहित्यका विविध विषयहरूमा रहेर भलाकुसारी गर्ने यो बसाई यो कार्यक्रम साहित्यिक यात्रा कार्यक्रममा टेलिफोनले साथ दिएको छैन म अर्को गजल उठान गर्न चाहन्छु पठाउनु भएको छ उही अभागी मोहन निश्चल भनेर लेख्नु भएको छ अर्घाखाँचीको छत्रगञ्ज वडा नम्बर आठ दोहरा चौपारीबाट मोहन निश्चलले लेख्नु भएको छ प्रवासी छु म भाग्यदेखि हारेर पियारी प्रवासी छुम भाग्यदेखि हारेर पियारी दैवले ल्यायो समुद्र सयौँ तारेर पियारी प्रवासी छुम भाग्यदेखि हारेर पियारी बाध्यता टार्ने धनै हो रहेछ सबैको धरतीमा प्रवासी भाछु म भाग्यदेखि हारेर पियारी दैवले ल्यायो समुद्र सयौँ तारेर पियारी बाध्यता टार्ने धनै हो रहेछ सबैको धरतीमा पारेर एक्लै धनै नि माया मारेर पियारी प्रवासी भाछु म भाग्यदेखि हारेर पियारी लुकाई व्यथा धैर्य भई बस्नु आउँछु फर्केर लुकाई व्यथा धैर्य भई बस्नु आउँछु फर्केर सोचेर हाँसो खुसीले मन बारेर पियारे प्रवासी भाछु भाग्यदेखि हारेर पियारे दैवले ल्यायो समुद्र सयौँ तारेर पियारे मिलन बिछोड यस्तै रहेछ प्रिया धरतीको चलन मिलन बिछोड यस्तै रहेछ प्रिया धरतीको चलन नभने गयो छाडेर एक्लै पारेर पियारी प्रवासी भाषु म भाग्यदेखि हारेर पियारे दैवले ल्यायो समुद्र सयौँ तारेर पियारे पठाउनु भएको थियो गजल अभागी मोहन निश्चल भनेर उल्लेख गर्नुभएको छ अर्घाखाँचीको छत्रगञ्ज गाविस वडा नम्बर आठ दोहरा चौपारी हाल चाहिँ इन्डिया भनेर समेत आफ्नो ठेगानामा उल्लेख गर्नुभएको छ हाम्रो नियमित स्रष्टा भन्नुपर्छ हाम्रा नियमित स्रष्टाहरूका साहित्यिक रचनाहरू उठान गरिसकेका छौँ यद्यपि गरिरहेका छौँ यति नै बेला कोही मैत्र हाम्रो टेलिफोन सम्पर्कमा आउनु भएको छ उहाँलाई ढिला नगरी स्वागत गरौँ हजुर नमस्कार हजुर नमस्कार तपाईँले रेडियो सुनेर आइदिनु होला किनकि तपाईँको कानमा हाम्रो यतातिरको आवाज पुगिराखेको छैन मैले यसरी बुझिराखेको छु प्रविधि कक्षबाट यसरी नै जानकारी दिइराख्नु भएको छ हामी तपाईँको यो यात्रामा जुटिराखेका छौँ तपाईँले रेडियोको अलिकति सानो आवाज बनाएर आइदिनु होला किनकि असहजता भइदिएको छ असहजता सिर्जना भइरहेको छ म अर्को गजल उठान गर्न चाहन्छु पठाउनु भएको छ निम रायमाझीले पठाउनु भएको छ नरपानी साथ अर्घाखाँचीबाट पठाउनु भएको छ तिमीले मुटु कलेजा निकालिदिँदा फटफटाउँथे तिमीले मुटु कलेजा निकालिदिँदा फटफटाउँथे रक्ताममै पसर पीडाले सहन नसकी छटपटाउँथे तिमीले मुटु कलेजा निकालिदिँदा फटफटाउँथे सकी नसकी वचन बाँड उर्ली उर्दै हान्दै थियो सकि नसकी वचन बाँड उर्ले उर्ले हान्दै थियो तिमीले दिएको धोका उपहारहरू लटपटाउँदै थिए तिमीले मुटु कलेजा निकालिदिँदा छटपटाउँथे रक्ताम्मै पसर पीडाले सहन नसकी छटपटाउँथे त्यो आँधीहोरीको रातमा पखेटा काटिएको थिए त्यो आँधीहोरीको रातमा पखेटा पखेटा काटिएको थिए आँधीले बगाइदियो उड्न खोजेर फटफटाउँथे तिमीले मुटु कलेजा निकालिदिँदा फटफटाउँथे रक्तामै पसर पीडाले सहन नसकी छटफटाउँथे पठाउनु भएको थियो गजल निमराय माझीले पठाउनु भएको थियो खाँचीको धारा पानी नभएर नर पानीबाट पठाउनु भएको थियो आफ्नो साहित्यिक रचना उठान गर्नुभएको थियो यद्यपि प्रेषण गर्नुभएको थियो हामीलाई हाम्रो फेसबुक पेजमा पठाउनु भएको थियो निम रायमाझीले आगामी समयमा पनि यसरी नै आफ्ना साहित्यिक रचनाहरू पठाउँदै जानुहोला सँगसँगै साहित्यिक यात्राहरूमा समेत आफ्ना पाइलाहरू चाल्दै जानुहोला भन्न चाहन्छु पुनः अर्को मित्र आइसक्नु भएको छ उहाँलाई ढिला नगरी स्वागत गरौँ हजुर नमस्कार हजुर नमस्कार हजुर नमस्कार हजुर नमस्कार खै के भइदिएको छ आज अलिकति उहाँले आफ्नो मोबाइलमा रेकर्ड समेत गरिराख्नु भएको छ हजुर नमस्कार हेलो म निकै नै इच्छामा याचना गर्न चाहन्छु तपाईँका प्रत्यक्ष टेलिफोनहरू हामी आजको बसाइमा लिन सकेका छैनौँ तपाईँका साहित्यिक रचनाहरू हामी आजको बसाइमा सुन्न सकेका छैनौँ प्रविधि कक्षबाट मिलाइराख्नु भएको छ तर पनि प्रविधिमा समस्या देखिएको छ हामी तपाईँका साहित्यिक रचनाहरूलाई क्रमशः उठान गर्ने जमर्कोमा जुटेका थियौँ तर पनि सकेका छैनौँ पुनः यति बेला अर्को मित्र आइसक्नु भएको छ हामी उहाँलाई ढिला नगरी स्वागत गरौँ हामी अन्तिम श्रष्टालाई लिनुपर्ने हुन्छ किनकि टेलिफोनमा समस्या देखिएको छ त्यसपछि हामी लिँदैनौँ आजलाई हामी तपाईँलाई तपाईँप्रति हामी निकै नै क्षमा याचना गर्न चाहन्छौँ हाम्रो स्टुडियोको टेलिफोनमा समस्या देखिएको छ उक्त समस्याका कारण हामी तपाईँका साहित्यिक रचनाहरू लिन सकेका छैनौँ एकजना मित्रलाई लिनुपर्छ कि भन्दै हुनुहुन्छ उहाँलाई यदि तपाईँ हाम्रो टेलिफोन सम्पर्कमा आउनुहुन्छ भने तपाईँ रेडियो सुनेर आइदिनुहोला जसले गर्दा तपाईँ र हाम्रो बसाइ सहज हुनेछ तपाईँ र यो साहित्यिक बसाइलाई अझ सहजता प्रदान गर्नेछ यसअघि हामीले साहित्यिक व्यक्तित्वसँगको भलाकुसारीलाई जोडेका थियौँ साहित्यिक भलाकुसारीको क्रममा हुनुहुन्थ्यो कमल पोखरेल हुनुहुन्थ्यो अघिल्लो हप्ता यति नै बेला कोही मित्र आइसक्नु भएको छ हजुर नमस्कार हेलो कहाँदेखिको बोल्नुभयो अबलाई हामी लिन सक्दैनौँ किनकि तपाईँ र हाम्रो बसाइ सहज भएको छैन तपाईँका प्रत्यक्ष टेलिफोनहरू हामी लिन सक्दैनौँ किनकि प्रविधिमा समस्या देखिएको छ म गजल उछान गर्न चाहन्छु त्यसै गरी मुक्तक भनेको के हो र यो कसरी लेखिन्छ भन्ने विषयमा म यहाँहरूको ध्यान केन्द्रित गर्नेछु र यहाँहरूलाई मुक्तक लेख्ने क्रममा समेत यहाँहरूलाई अझ सहजता हुनेछ यदि तपाईँ साहित्य विधाको मुक्त लेख्न चाहनुहुन्छ मुक्त क्षेत्रमा आफ्नो क्षमतालाई विकास गर्न चाहनुहुन्छ भने तपाईँ आफ्नो यो यात्रालाई निरन्तरता दिनको लागि तपाईँ कार्यक्रम नियमित रूपमा कार्यक्रमका सबै बसाइहरू सुन्न सक्नुहुनेछ म एउटा गजल उठान गर्न चाहन्छु पठाउनु भएको छ प्रवासी काजी बहादुर थापा भनेर लेख्नु भएको छ रावत कोट छ जल जले भनेर लेख्नु भएको छ आफ्नो गजल पठाउनु भएको छ त्योभन्दा अगाडि म मुक्तक भनेको के हो र यो कसरी लेखिन्छ भन्ने कुरामा यहाँहरूको ध्यान केन्द्रित गर्नेछु त्यसपछि तपाईँलाई हामी गजल उठान गर्ने गर्नेछौँ वास्तवमा मुक्तक आफैमा चतुर्पशीय चार हरफको आफैमा स्वतन्त्र अर्थ दिने पद्यात्मक रचना हो भर्खर मुक्तक लेख्ने प्रयासरत मित्रहरूलाई सजिलो हुनको लागि केही जानकारी दिने प्रयास गरेको छु यसलाई अन्यथा लिनुहुने छैन मुक्तकमा पहिलो दोस्रो र चौथो हरफ युक्त र तेस्रो हरफ स्वतन्त्र हुन्छ मुक्तकको पछिल्तिर हुने उस्तै सुनिने शब्द अर्थात् अंशलाई अनुप्रास भनिन्छ मुक्तकमा पहिलो हरफको विषयले कुनै पनि विषयवस्तुलाई उठान गर्ने गर्दछ मुक्तकको त्यो पहिलो हरफलाई प्रस्ताव समेत भनिन्छ मुक्तकको दोस्रो हरफले प्रस्तावित विषयवस्तुलाई चाहिँ थप समर्थन गर्ने काम गर्दछ मुक्तक लेख्ने क्रममा यसले सघाउ पुर्याउने गर्दछ यदि तपाईँ मुक्तक लेख्न चाहनुहुन्छ भने यसले सहयोग गर्नेछ दोस्रो हरफले सुरुमा उठाइएको विषयवस्तुलाई समर्थन गर्दछ समग्रमा सुरुका दुई हरफले पृष्ठभूमिमा आफैमा पृष्ठभूमिको तयार काम गरेका हुन्छन् र पृष्ठभूमि तयार पारेको हुन्छ तेस्रो हरफ स्वतन्त्र हुन्छ र यो हरफले आफैमा चौथो हरफमा मार र झट्का हान्ने काम गरेको हुन्छ मुक्तकको पहिलोमा विषयवस्तुको छान हुन्छ दोस्रोमा उक्त विषयवस्तुलाई समर्थन हुन्छ तेस्रोमा स्वतन्त्र वाक्यको प्रयोग हुन्छ भने चौथोमा तिनवटै विषयवस्तुलाई समर्थन सँगसँगै ओजनदार झड्का हान्ने खालको हुनुपर्दछ भन्नेको भन्ने मान्यता समेत पाइन्छ मुक्तक पढ्दा सरसरमा बहावसँगै पढ्न सकिने हुनुपर्दछ भनेर मुक्तक लेख्ने अग्रजहरूले समेत उल्लेख गरेको पाइन्छ सँगसँगै मुक्तक लेख्दा सकेसम्म कमभन्दा कम शब्दको प्रयोग हुनुपर्दछ भन्ने मान्यता समेत पाइन्छ सँगसँगै मुक्तक सिक्दा सकेसम्म हरेक हरफमा बिसदेखि बाइसवटा शब्दको प्रयोग गर्नुपर्ने मान्यता समेत रहँदै आएको छ हामी यहाँहरूको बिचमा मुक्तक कसरी लेखिन्छ मुक्तकको संरचना कस्तो हुन्छ भन्ने विषयवस्तुमा यहाँहरूको बिचमा जानकारी जोडिरहेका छौँ कुनै पनि हरफ लामो र छोटो हुनु त्यति राम्रो मानिँदैन यदि तपाईँ मुक्तक लेख्न चाहनुहुन्छ भने तपाईँ अठार उन्नाइस बिस बाइस बढीमा बाइससम्मको शब्दहरूलाई अथवा भनौँ ती अक्षरहरूलाई प्रयोग गर्न सक्नुहुनेछ र तपाईँले चारवटै हरफमा बराबर शब्दहरू भएको अथवा भनौँ बराबर अक्षरको मुक्तक सँगसँगै ती संरचनामा तपाईँले मुक्तक संरचना गर्नुभयो भने तपाईँ हामीले लेखेका मुक्तकहरू प्रभावकारी हुने गर्दछन् र तपाईँले मुक्तकको भाव र गहिराईलाई तपाईँले पुरा गर्नु सक्नुपर्दछ मुक्तकले भाव सँगसँगै गहिराईलाई समेत आत्मसात गरेको हुन्छ एउटा मुक्तकले कुनै पनि विषयमा बोलेको हुन्छ मुक्तकहरूको हरफहरू बिच एक आपसमा सम्बन्धहरू रहेको हुन्छ म मुक्तकको उदाहरण जोड्ने क्रममा भूपी शेरचनको साहित्यकार भूपी शेरचनको एउटा मुक्तकको उदाहरण दिन चाहन्छु यहाँनिर चार हरफको मुक्तक छ यद्यपि मुक्तक नै चार हरफको हुन्छ र एउटा मुक्तक उठान गर्दछु प्रत्येक पहेँलो धातुलाई सुनको गजुर भन्न मन लाग्छ प्रत्येक पहेँलो धातुलाई सुनको गजुर भन्न मन लाग्छ यहाँनिर मुक्तमा विषयवस्तुको उठान भएको छ पहिलो पहिलो यो हरफमा प्रत्येक पहेँलो धातुलाई सुनको गजुर भन्न मन लाग्छ प्रत्येक रङ्गिन चरीलाई बनको मजुर भन्न मन लाग्छ प्रत्येक पहेलो धातुलाई सुनको गजुर भन्न मन लाग्छ सुनिसकेका छौँ हामीले दुईवटा हरब सुने उठान भएको छ पहिलो अक्षरमा अथवा भनौँ पहिलो पङ्क्तिमा दोस्रो पङ्क्तिमा उक्त उठान भएको विषयवस्तुलाई समर्थन भएको छ अथवा भनौँ आफैमा पृष्ठभूमि तयार भएको छ त्यसै गरी चाकरी गर्दा गर्दै यस्तो बानी परिसक्यो अब त पहेँलो प्रत्येक पहेँलो धातुलाई सुनको गजुर भन्न मन लाग्छ प्रत्येक रङ्गीन चरालाई वनको मजुर भन्न मन लाग्छ चाकडी गर्दा गर्दै यस्तो बानी परिसक्यो अब त बाटामा कुनै गधा देखे पनि हजुर भन्न मन लाग्छ पहेँलो प्रत्येक पहेँलो धातुलाई सुनको गजुर भन्न मन लाग्छ प्रत्येक रङ्गीन चरालाई वनको मजुर भन्न मन लाग्छ निकै नै ओजनदार झट्का प्रहार गरेको थियो यो मुक्तकले पहेँलो धातुलाई सुनको गजुर भन्न मन लागेको कुरा रङ्गिन चरालाई वनको मजुर भन्न मन लागेको कुरा अनि चाकरी चाकरी गर्दा गर्दै अरूले जे भन्यो त्यसैलाई मान्दा मान्दै बाटामा हिँड्ने गधालाई पनि हजुर भन्न मन लागेको कुरा यहाँनिर आफ्नो मुक्तकमा लेखिएको थियो पहिलो हरफमा समर्थ विषयवस्तुको उठान थियो दोस्रो हरफमा विषयवस्तुको समर्थन अर्थात् पृष्ठभूमि तयार भएको थियो उक्त हरफले पृष्ठभूमिको काम गरेको थियो भने तेस्रो हरफमा स्वतन्त्र हरफको रूपमा मार हान्नको लागि ठिक्क पारेको थियो भने चौथो हरफले मार हान्ने काम गरेको थियो यहाँनिर यहाँनिर पहिलो हरफ दोस्रो हरफ अनि चौथो हरफमा पछिल्ला शब्दहरू अनुप्रासको रूपमा समेत रहेका थिए गजलमा यहाँनिर गजल सँगसँगै मुक्तकमा समेत अनुप्रासको भूमिका रहेको हुन्छ जसरी काफिया हुन्छ मुक्तकमा पनि आफैमा काफियाको भूमिका रहेको हुन्छ यहाँनिर गजुर मजुर अनि हजुर भनेर यहाँनिर काफियाको काम गरेको थियो भने भन्न मन लाग्छ भन्न मन लाग्छ भन्न भन्न मन लाग्छ भनेर तिनपटक दोहोरिएको शब्द थियो उक्त शब्द चाहिँ अनुप्रास हो र उक्त अनुप्रासले यहाँनिर यो मुक्तकलाई आफैमा शृङ्गारिकतातर्फ केन्द्रित गरेको थियो हामी यहाँहरूको बिचमा यी र यस्तै खालका साहित्यिक रचनाहरू उठान गरिरहेका छौँ म अझ अर्को पनि मुक्तक यहाँ यहाँहरूको बिचमा जोड्दछु आऊ घावै घाउ भएको छाती कुल्चेर जाऊ तिमी आऊ घावै घाउ भएको छाती कुल्चेर जाऊ तिमी म सब पीडा सहुलो आँखामा गुरास फुलाउ तिमी आऊ घावै घाउ भएको छाती कुल्चेर आऊ तिमी आऊ अझ मेरा झरेका सपना पातहरूमा टेकेर आऊ अझ मेरा झरेका सपनाका पातहरूमा टेकेर कही चाहिन्न मलाई आँसुका गीत भएर जाऊ तिमी आऊ घावै घाउका आऊ घावै घाउ भएको छाती कुल्चेर आऊ तिमी म सब पीडा सहुलो आँखामा गुराँस फुलाऊ तिमी अवश्य पनि यहाँहरू साहित्य क्षेत्रमा आफ्ना कलमहरू चलाउँदै हुनुहुन्छ साहित्य क्षेत्रमा आफ्ना हस्तीहरू चलाउँदै हुनुहुन्छ साहित्य क्षेत्रमा आफ्नो व्यक्तित्व विकास गर्न चाहनुहुन्छ यही हेतुका यही हेतुलाई मध्यनजर गर्दै यहाँहरूको मागलाई मध्यनजर गर्दै आजको बसाइमा हामीले तपाईँका साहित्यिक रचनाहरू सुन्यौँ सँगसँगै तपाईँलाई मुक्तक के हो र यो कसरी लेखिन्छ भन्ने विषयमा समेत हामीले सठिक जानकारी जोडेका थियौँ यो जानकारीले तपाईँलाई साहित्य क्षेत्रमा अथवा भनौँ मुक्तक लेखनमा यसले सहयोग पुर्याउनेछ हामी यो आशा गरेका छौँ सँगसँगै तपाईँमा भएका साहित्यिक रचनाहरू समेत हामी उठान गरिरहेका छौँ अबलाई भने हामी कार्यक्रमबाट विदा हुनुपर्ने हुन्छ हामी कार्यक्रमको करिब करिब अन्त्यतिर आइसकेका छौँ आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो कृपया सुझाव सल्लाह अनि प्रतिक्रिया पठाउँदै गर्नुहोला सँगसँगै कार्यक्रममा आफ्ना साहित्यिक रचनाहरू समेत पठाउँदै गर्नुहोला तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत W W W dot Suryodaya FM dot com dot NP मार्फत विश्वभर सुन्नुभयो सँगसँगै एफएम ब्यान्डको चौरानब्बे मेगा हर्जमा तपाईँ हामीलाई विभिन्न जिल्लाहरूमा चालिसभन्दा बढी जिल्लाहरूमा सुन्नुभयो सँगसँगै तपाईँ हामीलाई आफ्नो साहित्यिक रचनाहरू Facebook page W W W dot Facebook dot com slash साहित्यिक यात्रामा पठाउनु भयो त्यसै गरी आफ्ना साहित्यिक रचनाहरू हाम्रो रेडियोको Facebook page W W W W W W dot Facebook dot com slash Suryodaya FM ninety फोरमा समेत आफ्ना साहित्यिक रचनाहरू पठाउनुभयो त्यसको लागि विशेष आभार प्रकट गर्न चाहन्छौँ कार्यक्रम सुन्नु भएकोमा सम्पूर्ण साहित्यिक स्रष्टा सर्जक अनि अन्य सम्पूर्ण श्रोताहरूमा हामी विशेष आभार प्रकट गर्न चाहन्छौँ सँगसँगै कार्यक्रम सुन्नु भएकोमा कार्यक्रममा सुझाव सल्लाह अनि प्रतिक्रिया दिनुभएकोमा म यहाँहरूप्रति विशेष आभार प्रकट गर्दै कार्यक्रम साहित्यिक यात्रामा सहयोग गर्नुहुने प्रविधि कक्षबाट सहयोग गर्नुहुने कपिला आचार्यलाई म विशेष आभार प्रकट गर्दै कार्यक्रम साहित्यिक यात्राको यो रात्रिकालीन प्रहरबाट ओझेलिन चाहन्छु अर्को हप्ता आजकै समयमा उपस्थित हुनेछु हवस् त शुभरात्रि शुभ सपनी शुभ साता नमस्ते सूचना र सन्देश संस्कृतिको सम्भार सूर्योदय एफएम चौरानब्बे मेगा सूर्योदय एफएम चौरानब्बे मेगा हिमाल पहाड मधेस तराई हरे ठाउँ छाउने सूर्योदय एफएम सुनेपछि सबै कुरा पाउने सूर्योदय एफएम सुनेपछि सबै कुरा पाउने